मै रोएको छु तिमीलाई हाँसो दियो कसरी ओ म आफै रोएको छु तिमीलाई हाँसो दियो कसरी छोटै चोटले फाटेको मन सिउ कसरी चोटले चोटले को मन सिउ कसरी म आफै रोएको छु तिमीलाई हाँसो दिऊ एक्लै बाँचेको छु अझै उनको मन जेती भेट्ने रार साँचेको छु अझै उनको मन जेती भेट्ने रार साँचेको छु म आफै मनले भुल्न मन छ भुल्छु भन्छु याद आउँछ न त मनले भुल्न मन छ उनकै याद रुँदा रुँदै दिन अनि रात जान्छ उनकै याद रुँदा रुँदै दिन आफै रोएको छु